नमस्कार कार्यक्रम नारी आवाजबाट प्राविधिक मित्र प्रतिष्ठासँगै म प्रस्तोता पार्वती रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा उत्पादनमा तयार पारिएको यो साप्ताहिक रेडियो कार्यक्रम हो यो कार्यक्रम हरेक बिहिबार बेलुकी छ बजेर तिस मिनट जाँदा प्रसारणमा आउने गर्दछ तपाईँ अहिले यो कार्यक्रम इन्टरनेटमा W W W dot radio unity dot com dot एनपीबाट पनि सुन्दै हुनुहुन्छ नारी अर्थात् महिलाका विषयमा केन्द्रित रहने यो कार्यक्रमको नयाँ श्रृङ्खला हो श्रोता यो कार्यक्रममा महिला सम्बन्धी हुने कुनै पनि घटनामा जनचेतना फैलाई जनचेतनाको माध्यमबाट कमी ल्याउने र महिलाका समस्यालाई उजागर गरी महिलाका हक अधिकार सुनिश्चित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ महिला सशक्तिकरण र समानतालाई आधार बनाई प्रसारणमा आएको यो कार्यक्रममा समाजमा व्याप्त महिलासँग सम्बन्धित छाउपट्टी प्रथा महिला हिंसा असमानता चेलीबेटी बेचबिखन लगायतका विषयसँग सम्बन्धित समाचारमूलक गतिविधि र महिलाकै विविध विषयसँग जोडिएका कुराकानी कार्यक्रममा प्रस्तुत हुनेछन् कार्यक्रमको आजको श्रृङ्खलामा पनि सोही परिधिभित्र रहेर प्रस्तुत हुनेछौँ तर कार्यक्रमको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि राख्दैछौ हप्ताभरिका महिला सम्बन्धित समाचारमूलक गतिविधि गतिविधिको साथमा हुनुहुन्छ साथी प्रकाश केही वर्ष यतादेखि नेपाली सेनामा महिलाको आकर्षण बढ्दै गइरहेको छ नेपाली सेनामा छोरीले जागिर खुवाउनु हुँदैन भन्ने मान्यता बोकेको सुदूरपश्चिम क्षेत्रमा पनि अहिले सेनाको जागिर प्रति आकर्षण बढ्दै गइरहेको हो डडेलधुरा स्थित गरूण दल गणमा सातजना महिलाका लागि खुलेको जवान पदका लागि सतहत्तर महिलाले आवेदन दिएका छन् विगतका दिनमा नेपाली सेनामा जागिर खुवाउनका लागि महिला पाउन धौधौ हुन्थ्यो भने अहिले महिलाहरू सेनाको जागिरका लागि लागि प्रतिस्पर्धामा तछाड मछाड गरिरहेका छन् सातजना महिला जवानका लागि खुलेको प्रतिस्पर्धामा सतहत्तर महिलाको आवेदन पर्नु नेपाली सेनाप्रति महिलाको आकर्षण बढ्नु देखिएको छ साथै नेपाली सेनामा महिलालाई पनि जागिर लगाउनु पर्छ भन्ने सोचको विकास भएको यस क्षेत्रका अगुवाहरूको भनाइरहेको छ महिलामाथि भएका आपराधिक घटनाप्रति उच्च सहित प्रमुख जिल्ला अधिकारीबाट गम्भीरतापूर्वक सुरक्षा व्यवस्था मिलाउन माग गर्दै संयुक्त महिला संघ संघर्ष समितिले प्रशासन कार्यालयमा सोमबार ज्ञापन पत्र बुझाएको छ यसै महिना पोखरा दाङ पर्सा जिल्लामा महिला किशोरी बलात्कार हत्या भएको घटना प्रति संयुक्त महिला संघ संघर्ष समितिले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ दाइजो कम ल्याएका कारण पर्सा जिल्लाकी राधा देवी कानु शाह र काठमाडौँ चौकी सुक्रा थापाको हत्या दाङ धरौनीकी दिव्या चौधरीलाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट परपुरुषसँग प्रेम सम्बन्धका कारण दुई बालकको हत्या नवलपरासीका राष्ट्रिय खेलाडी विमल घर्तीए कि बहिनी मनिषा घर्तीको बलात्कार पछि भएको हत्याप्रति ध्यानकर्षण भएको जनाउँदै संयुक्त महिला संघ संघर्ष समिति डडेलधुराले सोमबार जिल्ला प्रशासन कार्यालय डडेलधुराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् घटनाको उचित छानबिन गरी अपराधीलाई कडा कार्यवाही पीडितलाई क्षतिपूर्ति र निशुल्क स्वास्थ्य उपचारको माग गर्दै ज्ञापन पत्र बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ डडेलधुराका दुई गाविसका स्थानीयले उत्पादन गरेको अल्लकको धागोले राष्ट्रिय बजार पाउन थालेपछि यी गाविसका उद्यमीहरू खुसी भएका छन् जिल्लाको गाङखेत र बगरकोट गाविसका लघु उद्यमीले उत्पादन गरेको धागोले काठमाडौँ प्युठान र पोखरा लगायतका बजार पाएपछि डडेलधुराको पहिचानसँगै उद्यमीहरू खुसी भएका छन् उद्यम विकास उद्यम विकास कार्यक्रम उद्यम विकास कार्यक्रमको सहयोगमा सिप सिकाइ पश्चात उद्यम थालेका महिलाहरू जङ्गलमा खेर गइरहेको अल्लो प्रशोधन गरी धागो बनाउन थालेपछि उत्पादित धागोले बजार पाउँदा उनीहरू खुसी भएका छन् अल्लो धागो उत्पादन व्यवसायमा संलग्न व्यवसायी कुन्ती थापा मगरले कार्यक्रमले गरीब महिला उद्यमीहरूलाई जङ्गलमा खेर गएको अल्लोलाई प्रशोधन तथा त्यसबाट वस्तु उत्पादन गर्न सिपमूलक तालिम प्रदान गर्नुका साथै आवश्यक मेसिन प्रदान गरी आफूहरू धागो बनाउन सफल भएकोमा खुसी व्यक्त गर्नु भएको छ उद्यमीहरूले अहिले अल्लोको धागो प्रति किलोग्राम पचास हजार रुपियाँमा बिक्री गरिएको र महिला मुक्ति समाज डडेलधुराद्वारा सञ्चालित महिलाको न्याय पहुँच तथा क्षमता विकास कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय महिला निगरानी समूहको कानूनी मान्यता सम्बन्धी अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ पद्मा भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अमरगढी नगरपालिकाका कार्यकारी अधिकृत मातृका प्रसाद भट्टराई रहनु भएको थियो उक्त कार्यक्रममा राजनैतिक दल नगर कमिटिका संयोजकहरू र महिला अधिकार कर्मीहरूको उपस्थिति रहेको थियो कार्यक्रमको सञ्चालन महिला मुक्ति समाज डडेलधुराकी ज्ञानु सिजापतिले गर्नु भएको थियो भने कार्यक्रमको बारेमा जिल्ला कार्यक्रम संयोजक अनिल लामाले प्रश्न पार्नु भएको थियो हप्ताभरिका महिला सम्बन्धित समाचारमूलक गतिविधि सुनाउँदै हुनुहुन्थ्यो साथी प्रकाश श्रोता तपाईँले भर्खरै मात्र रेडियो खुल्नु भएको हो भने हामी कार्यक्रम नारी आवाजमा छौ महिला सशक्तिकरण र समानताका विषयमा केन्द्रित हुने कार्यक्रमको यो नयाँ श्रृंखला हो हामीले भर्खरै मात्र हप्ताभरिका समाचारमूलक गतिविधि प्रस्तुत गरेका थियौ गतिविधि पछि अब लाग्दैछौ कार्यक्रमको विषयवस्तुतिर आज हामीले महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष पद्मा भण्डारीसँग कुराकानी गरेका छौँ सुनौ उहाँसँग गरिएको यो कुराकानी यहाँलाई कार्यक्रम नारी आवाजमा स्वागत छ धन्यवाद बहिनी म पद्मा भण्डारी महिला मानव अधिकार रक्षक सञ्जालको अध्यक्ष कति भयो महिला सञ्जाल संस्था दर्ता भएको यो हाम्रो महिला संस्था दर्ता चाहिँ हुँदैन हाम्रो लुज फरम हो यो चाहिँ हाम्रो एउटा अभियान हो यो चाहिँ दुई हजार त्रिसठी साल तिन महिना लगभग दस बाह्र गतितिर हाम्रो सङ्गठित भएको छ हाल डडेलधुराको कति ठाउँमा अवस्थित रहेको छ महिला सञ्जाल महिला सञ्जाल भन्नाले हाम्रो यो एउटै ठाउँमा हो जिल्ला स्तरीय हो कस्ता किसिमका महिला दिदी बहिनीहरू यस संस्थामा आबद्ध हुनुहुन्छ यस संस्थामा हाम्रो महिला हिंसा सम्बन्धी काम गर्ने सबै सङ्घ संस्थाहरू भन्नाले पन्ध्रवटा किसिमका संस्थाहरू आबद्ध भएर हाम्रो यो सञ्जाल गठन भएको छ कस्ता किसिमका महिला जस्तै घरेलु हिंसामा परेका एकल महिला अथवा कस्ता किसिमका महिलाहरू यहाँ न्यायका लागि आउँछन् त हाम्रो यसमा पीडित महिलाहरू कुटपिट भएका घरेलु हिंसा भएका र अवहेलित भएका जस्तै आफ्नो बाउहरूबाट पनि बलात्कृत भएर दर्ता हुन नसकेका मुद्दाहरू पनि हामी कहाँ आउँछन् र हामी यसबाट चाहिँ दबाब सिर्जना गर्छौँ महिलाका लागि हो भने यस संस्थाले कस्ता किसिमका कार्यक्रम ल्याएको छ कार्यक्रम त केही छैन अब यसमा के छ भने हामी क्षमता अभिवृद्धि क्षमता विकास भन्ने तालिमहरू अहिले स्वयं आफू हाम्रो रक्षक सञ्जालबाट नै सञ्चालित गरेका छौँ कार्यक्रम त्यस्तो केही छैन यस संस्थामा कुन क्षेत्रका महिला बढी आबद्ध हुनुहुन्छ जस्तै बजार क्षेत्रका कि ग्रामीण क्षेत्रका यसमा चाहिँ हाम्रो ग्रामीण क्षेत्रका पनि छौँ दुई चारजना र बढी चाहिँ हामी बजारको महिलाहरू चाहिँ बढी आबद्ध छौँ पीडित महिला हुन्छ नि ती महिला त प्रायः गाउँघरकै हुन्छन् अनि बजारका महिलालाई किन समेट्नु भएको त अब त्यति बेला चाहिँ हाम्रो यो समिति गठन हुँदाखेरि अब जिल्ला स्तरीय भन्नाले अब गाउँघरतिर पछि विस्तार गर्नको लागि र अहिले त्यति बेला चाहिँ जिल्ला स्तर केन्द्र लेभलका मान्छेहरू आएर जिल्लाको मान्छे समेटेको हुँदा त्यति बेला बजार एरियाका मान्छेहरू बढी परेर सम्पूर्ण केसहरू जिल्लामा नै आउने हुँदाखेरि गाविसको पनि जिल्लामा नै आउने हुँदाखेरि बढी आबद्ध चाहिँ जिल्लाको महिलाहरू हुनुहुन्छ पछिल्लो समयमा सङ्घ संस्थाले महिलाका लागि भनेर लाखौँ खर्च गर्छन् तर महिलाका समस्या जस्ताका तस्तै छन् नि के भन्नुहुन्छ अब यसको लागि समस्या त अब जस्ताका तस्तै छन् भन्नलाई पहिला हेरौँ भन्दाखेरि पहिलाको पीडित महिलाहरू आफ्ना केसहरू भित्रै लुकाउँथे तर अहिले बाहिर आएका छन् धेरै कुराहरू जस्ताका तस्तै त छैनन् केही कुराहरू उनीहरूले बुझेर अधिकार बुझेर हाम्रो लागि महिला दिदीबहिनीहरू छन् भनेर यहाँसम्म पुग्न सकेका छन् जस्ताको तस्तै त म भन्न सक्दैन किनभने धेरै दिदीबहिनीहरूको केसहरूमा हामीले दबाब सिर्जना र अभियान सञ्चालन गरेका छौँ महिलाको सोचको कुरा गर्दा पुरुष सरह काम गर्न सकिन्न भनेर पछि पर्छ नि तर तपाईँले संस्थामा काम गर्दा यस्तो सोच कसरी आयो महिलाले काम गर्न सक्दैनन् भनेर जुन यो सोच पुरुषले बनाएका छन् महिलाहरू पुरुषभन्दा पनि बढी काम गर्न सक्छन् तर उनी महिलाहरूको कामको मूल्याङ्कन छैन त्यसैले महिलाहरूको काम चाहिँ अलि कम देखिने र पुरुषको काम सानो भए पनि बढी देखिने गर्छ त्यसैले हो तर हामी त महिला पुरुषभन्दा महिला नै बढी काम गर्छन् भन्ने सोच बनाएका छौँ हामीले त महिलाको प्रगति हुन नदिनुमा महिलाले नै विविध किसिमका समस्या ल्याउँछन् रे के भन्नुहुन्छ तपाईँ यसलाई अब महिलाहरू अब कुनै ठाउँमा होला त्यस्तो नत्र भने अब दिदीबहिनीहरूको खुट्टा दिदीबहिनीहरूले नै काट्छन् भन्ने कुनै ठाउँमा छ तर त्यो नबुझेर र जनचेतनाको कमीले पनि हुनसक्छ भन् जस्तो लाग्छ यो स्थानसम्म आइपुग्दा सङ्घर्ष त अवश्य गर्नुभयो होला कस्ता किसिमका बाधा व्यवधान आए बताइदिनुहोस् न अब यो स्थानसम्म आउन बाधाहरू त धेरै आए धेरै दिदी बहिनीहरूका समस्याहरू जस्तै जिपरकामा दर्ता भएन भने हामीले दबाब सिर्जना गर्दाखेरि अर्को पक्षले पख तलाई देखाउँला भन्ने जस्ता दबावहरू र तल तिमीहरूलाई बाटोको बाटै ठाउँको जुन ठाउँमा पायो त्यही ठाउँमा तपाईँहरूलाई पनि हामी मार्नेछौँ कुट्नेछौँ भन्ने दबावहरू त आए तर त्यो दबावसँग चाहिँ हामी डरेर बसेका छैनौँ एकजना महिलाहरू हामी दब दबेर बस्यो भने हाम्रा पछाडि बिसौँ महिलाहरू छन् तर उहाँहरूले हामीलाई धम्काएको अनुसारले हामी चाहिँ डरेर बसेका छैनौँ यस संस्थाले एक्लै मात्र सहकार्य गर्छ कि यो अरू सङ्घ संस्था मार्फत सहकार्य गर्छ यस हाम्रो लुज थमले चाहिँ सबै संस्थाहरूसँग समन्वय गरेर काम गर्छ जस्तै हिंसामा परेका महिलाहरूलाई सहयोग त गर्नुहुन्छ तपाईँ तर पछि ती महिलाहरू सजिलैसँग घर फर्किने वातावरण चाहिँ कसले मिलाइदिन्छ अब यसमा कस्तो छ भने पीडित भएर महिलाहरू आउनुहुन्छ उहाँहरूको दुवै पक्षलाई छलफल गरिराख्छौँ हामी र त्यसपछि उहाँ अब हामीले मिलाउनु भन्दा पनि उहाँहरू आफू नै मैले यही घरमा गरेर खानु छ दोबारा फर्केर हामीले यही घरमा बस्नुपर्छ र अहिले एकपटकलाई हामी माफी दिन्छौँ भनेर स्वयं उहाँहरू आफै नै मिलेर जान खोज्नुहुन्छ तर हामीले चाहिँ यसमा मध्यस्थकर्ताको भूमिका खेल्छौँ तर दबाब कसैलाई दिँदैनौँ उहाँहरूको नै इच्छा बमोजिम हामी मिलाएर सहमत गरेर पठाउँछौँ जस्तै सामान्य अवस्थामा घटनाहरू हुन्छन् श्रीमान श्रीमती बिचको घटना अनि त्यसपछि सासु ससुराको बिचमा झगडा हुन्छन् नि हो त्यस्ता घटनाहरू चाहिँ त्यो त परिवारमा पनि मिलाउनु पर्ने हो तर आजभोलिको जमानामा के छ भन्दाखेरि महिला अधिकार कर्मीले गर्दा उस्काएको हो भन्ने कुरा पनि त तपाईँलाई आरोप लागिरहेछ नि के भन्नुहुन्छ यो सम्बन्धी यसमा के भन्छौँ भने उहाँहरूका जुन जुन हामी महिला दिदीबहिनीहरूमा आरोप लगाउनुहुन्छ बाहिरको मान्छेले ऊ चाहिँ एउटा महिलाहरूलाई तल झार्ने कोसिस मात्रै हो तर आरोप लाग्यो भनेर हामी चाहिँ कहिले पनि डराउँदैनौँ आरोप त धेरै काम गर्ने सिलसिलामा आरोप आउँछ आरोप आयो भन्दैमा हामीले दिदीबहिनीहरूको उद्धार नगरेर बस्ने हो भने अझ अर्को ठुलो विपद आइपर्छ त्यसैले मान्छेले जे जस्तो भन्दा पनि हामी महिलाहरूका पीडाहरू बुझेर सम्झेर हामी चाहिँ उहाँहरूको ओकालत गर्छौँ तर उहाँहरूको इच्छा भएर मात्रै ओकालत गर्छौँ उहाँहरूलाई सोधेर बुझेर मात्रै गर्छौँ उहाँको इच्छा विपरीत गर्दैनौँ अहिलेसम्म कतिजना महिलालाई तपाईँहरूले उद्धार गर्नुभएको छ अहिलेसम्म हाम्रो महिलाहरूको उद्धार भन्दा त धेरै अनगन्ती छ लगभग यो बहत्तर त्रिहत्तरमा पनि हाम्रो एक सय छप्पन्न सन्ताउन्नवटा मुद्दाहरू मिलिएको छ केसहरू मिलाएर गइएको छ र उहाँहरू गइसकेपछि हामीले उहाँहरूलाई कहिलेकाहीँ यसो खोजी गर्दा उहाँको परिवारहरू राम्रो राम्रोसँग मिलेर बसेको छ भन्ने सुन्नमा आएको छ र कुनै कुनै केसहरू चाहिँ मुद्दाहरू चाहिँ फेरि झन् यहाँबाट गएर अझ पीडा भएको छ भन्ने सुन्नमा आएको छ र यसलाई चाहिँ हामीले सङ्घ संस्था र सरकारी निकायबाट पनि हामीहरूले उहाँहरूको अनुगमन गर्नुपर्छ भन्ने एउटा सवाल हामीहरूले उठाइराखेका छौँ र यस सवालमा हामी जाने एकदम बाचा बन्धन गरेर उहाँहरूलाई फर्काइएको छ बाचा बन्धन गरिराखेका छौँ उसो भए त्यहाँ ती महिलाहरू जो पीडितमा हुनुहुन्छ ती महिलाहरूलाई चाहिँ तपाईँले कस्तो सिपमूलक कार्यक्रमहरू जस्ता केही दिनुभएको छ कि नै त्यस्ता सिपमूलक प्रोग्रामहरू दिनुभएको छ कि नै ती महिलाहरूलाई हाम्रो अब लुज फरम भएकोले हाम्रो महिला मानव अधिकार रक्षक सञ्जालले नै दिएको छैन उहाँहरूले आफू सुरक्षित कसरी रहने भन्ने तालिमहरू चाहिँ हामीले उहाँहरूलाई दिएको छु र हामी सँगसँगै रहेको महिला मुक्ति र महिला मानव रक्षक सञ्जाल एउटै पन्ध्र सोह्रवटा संस्था मिलेर बनेको सञ्जालले एउटा हाम्रो टेवा संस्थाबाट हामीहरूलाई सिपमुलुक कार्यक्रम दिएको थियो त्यसमा उहाँहरूलाई हाते को तालिम दिएर केही आय आर्जनमा क्षमता अभिवृद्धि गराउने उहाँहरूको आय आर्जन गर्नको लागि सानो शिवमुलुक हाते होइचेरीको पनि दिएको थियो अनि हाते होचियारीबाट उहाँहरूले चाहिँ कतिको सक्सेस हुनुभएको छ कति सफलता प्राप्त गर्नुभएको छ हाते होइचेरीबाट उहाँ दिदी बहिनीहरू अब सबै हामीहरूले दसजनालाई पीडित दिदी बहिनीहरूलाई यो ट्रेनिङ दिएका थियौँ त्यसमा चाहिँ अब सबैलाई भेट्न सकिएको छैन दुई चारवटा हाम्रो महिला दिदी बहिनीहरूले के भन्नुभएको छ भने हामीहरूले यो ट्रेनिङ लिएर हामीले घराइसी सानो टोपी मोजा मखलर स्वेटर बुनेर हाम्रो अलिकति हामीले खर्च चलाएको छौँ म्याडम कहीँबाट यस्तो आय स्रोत जुट्यो भने हामीलाई अलि लामो समयको ट्रेनिङ दिइदिए अझ हामीलाई राम्रो हुने थियो भनेर उहाँहरूले भन्नुभएको छ अनि लामो समयको ट्रेनिङ चाहिँ उहाँहरूको माग हो भने कस्तो छ व्यवस्था गर्नुभएको छ कि नै अब हामीले यसको लागि चाहिँ जिल्ला विकास र नगरपालिकाको लागि हामीहरूले एउटा निवेदन गरेका छौँ कुनै ठाउँबाट आय स्रोतहरू जुट्छ भने सर उहाँहरूलाई चाहिँ हामीले अलि लामो समयको त्यति बेला छोटो टोपी मोजा स्वेटर मात्रै भयो अब उहाँहरूको लागि अलि लामो तालिम चाहिँ दिन पायो भने उहाँहरू आफ्नो आय आर्जन गरेर आफ्नो आत्मनिर्भर हुन सक्नुहुन्थ्यो भनेर कुरा राखेका छौँ यसमा हाम्रो नगरपालिका हाकिम साहबले भन्नुभएको छ कुनै ठाउँबाट जुट्यो भने म उहाँहरूलाई सहयोग गर्छु भनेर प्रतिबद्धता गर्नुभएको छ विवाहित भएर महिला अधिकार कर्मी बन्दा श्रीमानबाट सहयोग पाउनुभयो या अवरोध बताइदिनुहोस् न महिला अधिकार कर्मी भएर हामीले चाहिँ केही समय सहयोग पनि पाएका छौँ केही समयमा केही समयमा अप्ठ्यारो पनि परेको छ जस्तै श्रीमान प्राय भनिन्छ नि अधिकार कर्मी भएको यानि कि पोथी भाषीको मन पर्दैन अनि मन पराउन पनि भन्ने कुरा सुनिन्छ के भन्नुहुन्छ तपाईँ यो कुरालाई अब यसमा चाहिँ अब मान्छे मान्छेमा भर पर्ने कुरा हो होइन अब त्यस्तो कुराहरू हामी दिदी बहिनीहरू एकजुट भएर बस्दाखेरि सबैमा यस्तो कुराहरू आएको छ तर मलाई चाहिँ अब अधिकार कर्मी महिला भएर सहयोग गर्नुपर्छ पीडित महिलाहरूको उद्धार गर्नुपर्छ भन्ने कुरा चाहिँ भन्नुहुन्छ मेरो श्रीमानले तपाईँको स्थानसम्म आइपुग्न महिलाले के गर्नु पर्ला अब महिलाहरूले मेरो स्थानसम्म आउनको लागि दिदी बहिनीहरूले सबै ठाउँमा सङ्घ संस्था सानो एउटा भनौँ टोल टोल छिमे कृषि समूह यस्तोहरूमा भाग लिने उहाँहरूले पनि केही कुराहरू सिक्ने चासो पनि लिनु पर्यो र उहाँहरूलाई हामीले अवसर पनि दिनु पर्यो उहाँहरूले मसम्म पुग्नको लागि उहाँहरूको पनि चासो हुनु पर्यो महिला पछि पर्नुको कारण के होला जस्तो लाग्छ यहाँलाई महिला पछि पर्नुको कारण के छ भने आफ्नो एउटा दिदी बहिनी ले बुझेर पनि मेरो बेजत हुन्छ मेरो इज्जत जान्छ घरदेखि खुट्टा निकाल्यो भने अनि मैले भित्र आफू हिंसित भएर बसेका कुराहरू मैले बाहिर निकाल्यो भने भोलि समाजले पनि मलाई घृणा गर्नेछ भनेर डराएर बस्नुहुन्छ त्यसै कारणले पछाडि परिएको छ महिला सशक्तिकरणका लागि के कस्ता काम गरिरहेको छ यहाँको संस्थाले महिलाहरूको लागि अब त्यही हो महिलाहरू एकदम हिंसित हुन्छन् भित्र पनि पीडा हुन्छ बाहिर नदेख नदेख्न सकिने सानो सानो पनि पीडा हुन्छ यसको लागि उहाँहरूले बाहिर निस्किनुपर्छ अहिले चाहिँ एउटा सरकार पक्षबाटै पनि नीति नियमहरू बनिसकेका छन् अब चाहिँ हामीहरूले सधैँभरि यस्तो पीडा खपेर बस्नुपर्छ भन्ने जनचेतनासम्म जब पुग्दैनन् तबसम्म उहाँहरूले चाहिँ हिंसा खपेर नै बस्नुपर्ने हुन्छ र उहाँहरूले भित्र भएको कुराहरू यो चाहिँ हामीले पाउने अधिकार हो भनेर बाहिर निस्कनुपर्छ सरकारले महिलाका लागि कस्ता खालका नीति नियम ल्याइदियोस् जस्तो लाग्छ यहाँलाई सरकारले नीति नियमहरू त ल्याएको छ तर यो कार्यान्वयन भएको छैन नीति नियम चाहिँ अब महिलाहरूले पाउनुपर्ने अधिकार सुनिश्चित पाउनु पर्यो र उहाँहरूले पनि एउटा पुरुषसँग नै बराबर काम गर्ने एउटा वातावरण र नीति नियम चाहिँ पुरुष र महिलाहरूलाई बराबरै लागू हुने नीति नियमहरू चाहिँ आओस् भन्ने चाहन्छु हामी त अन्तमा मैले सोध्न छुट्याएको र यहाँलाई भन्न मन लागेको नेपाली दिदी बहिनीहरूलाई केही भन्नु छ अन्तमा म के भन्छु भने दिदी बहिनीहरू एकदम स्वतन्त्रको दुनियाँ छ स्वतन्त्रतामा बस्न पाउनु पर्ने मानव भएर जन्मेपछि एउटा आफूले गाँस बाँस कपासको सुविस्ता चाहिँ राम्रोसँग हुन पाइयोस् र उहाँहरूले आफूले पाउनुपर्ने हक अधिकार चाहिँ पाउनुपर्छ र सधैँभरि हिंसामा नै जोखिमपूर्ण कुराहरू उठाएर बस्नुपर्छ जस्तो लाग्दैन दिदीबहिनीहरू जुनसुकै ठाउँमा पनि हुनुहुन्छ उहाँहरूलाई दुःख पीडा छ भने यहाँहरूका लागि महिला महिला मुक्ति समाज डडेलधुरा पनि यहाँहरूका लागि सधैँ तत्पर छ यहाँहरूको सहयोग गर्नको लागि र कुनै ठाउँमा पनि यहाँहरूले न्याय पाएन भन्ने ठाउँमा यहाँहरूलाई महसुस भयो भने हामी महिला दिदीबहिनीहरूका लागि सधैँ तयार भएर बसेका छौँ र महिला मानव अधिकार रक्षक सञ्जाल यसका लागि दबावमूलक कार्यक्रमहरू सिर्जना गर्नेछ र उहाँहरूले जहिले पनि यो हाम्रो महिला मुक्ति समाज र महिला मानव अधिकार रक्षक सञ्जालको फोन नम्बरहरू राखिरहने र महिला मुक्ति समाज कहाँ छ महिला मानव अधिकार रक्षक सञ्जाल कहाँ छ भनेर उहाँहरूले एउटा आफ्नो मनमा र आफ्नो एउटा दिमागमा राखेर उहाँहरूले यो यो चाहिँ कहिले पनि नभुल्ने गरेर हामीहरूको फोन नम्बरहरू टिपेर उहाँहरूले राख्नुभएछ भने उहाँहरूलाई आपत विपद पढेको बेला सहयोग गर्न हामी तयार छौँ र उहाँहरूलाई यहाँ आउनुहुन पनि अनुरोध गर्दछौँ र हामी महिला मुक्ति र महिला मानव अधिकार रक्षक सञ्जाल स्वागत पनि गर्दछ अमूल्य समयका लागि यहाँलाई हृदयदेखि धन्यवाद हस् यहाँले पनि मलाई यो महिलाहरूका बारेमा केही कुरा सोध्न यहाँ निम्ताउनु भएको छ यसका लागि यहाँहरूलाई पनि रेडियो युनिटीलाई पनि धेरै धेरै धन्यवाद दिन्छु हस् नमस्कार श्रोता अहिले तपाईँले सुन्नुभयो महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष पद्मा भण्डारीसँग गरिएको कुराकानी यो सँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ कार्यक्रमको आजको श्रृङ्खलामा गरिएको कुराकानीबाट तपाईँ श्रोताले केही न केही ज्ञान आर्जन गर्नुभयो होला भने आशा लिएका छौ हामी आगामी श्रृङ्खलामा नयाँ विषय वस्तु सहित आउनेछौ तर त्यो भन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै प्रतिक्रिया वा सुझाव दिन मन लागेको छ भने हामीलाई तपाईँका प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ पठाउनका लागि ठेगाना रहेको छ कार्यक्रम नारी आवाज सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्च अमरगढी नगरपालिका पाँच खलङ्गा डडेधुरा तपाईँ मोबाइलबाट पनि मेसेज पठाउन सक्नुहुनेछ त्यसको लागि मोबाइलको मेसेज बक्समा गएर आरयु स्पेस एनए स्पेस अनि आफ्नो मनमा लागेका कुरा लेखेर चार पाँच चार पठाउन सक्नुहुनेछ त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना हो info dot radio unity at Gmail dot com हवस् त श्रोता आजको लागि प्राविधिक मित्र प्रतिशलाई धन्यवाद तपाईँ श्रोतालाई विशेष धन्यवाद कार्यक्रम प्रस्तुता म पार्वती विदा हुन्छु अर्को साता फेरि भेटौँला नमस्कार